नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासेको चोरमारामा ट्रकले च्यापेर सोमबार एकजनाको ज्यान गएको छ परासीबाट धान लिएर पूर्वतर्फ आउँदै गरेको ना दुई ख सोह्र पैँतालिस नम्बरको ट्रक पल्टदा सोही ट्रकमा सवार रामग्राम दुईका सत्र वर्षीय सुरज हरिजनको ज्यान गएको इलाका प्रहरीकारले चोरमाराले जनाएको छ राजमार्गमा ट्रक पल्टेर च्यापेका उनलाई निकाल्न झन्डै डेढ घन्टा समय लागेको थियो ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ उदयपुरको त्रिगाठमा भएको सवारी दुर्घटनामा एक युवकको हिजो मृत्यु भएको छ बासोर प पाँच छ आठ पाँच नम्बरको मोटरसाइकलमा ढल्के नजिकैको गाई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 खबर